哦 छ हेर त्यो बाद कतै भए कि मायामा म पागल के किन उड्दैछ हेर त्यो बादल कतै भए कि म मायामा फागल यहाँले गीत सुनिरहनु भएको छ राजेश पायल राई र कुमल राज भण्डारीको आवाज अनि नेपाली कथानक चलचित्र हो लफडा र चलचित्र लफडा यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइराखेको छ र चलचित्र हिजो श्रावण अठार गतेबाट मेजर मेजर स्टेसन जहाँ नेपाली सिनेमाहरू प्रदर्शन हुन्छ ती सबै स्टेसनमा प्रदर्शन भइराखेको छ तर नारायणगढमा भने यो चलचित्र प्रदर्शनमा आउन सकेको छैन र अब दुई तिन दिनपछि नारायणगढको इन्द्रदेव चलचित्र मन्दिरमा पनि चलचित्र लफडा प्रदर्शनमा आउँदैछ र चलचित्र लफडा श्रावण अठार गतिबाट प्रदर्शनमा आएको देशव्यापी कुराकानी गर्ने हो भने बुटोल हेटौँडा पोखरा दमक धौडान नेपालगञ्ज लगायत उपत्यकाका करिब दुई दर्जन सिनेमा घरमा चलचित्र लफडाले आफ्नो वर्चस्व कमाइराखेको छ र सिनेमा जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँबाट निकै नै राम्रो प्रतिक्रिया पाइराखेको छ पोखरा बुटोल लगायत दमक धडान नेपालगञ्ज जहाँ जहाँ सिनेमाहरू रिलिज भइरहेको राखेको छ त्यहाँ त्यहाँबाट चाहिँ राम्रो प्रतिक्रिया पाइराखेको छ सुनिमाले र चलचित्रको निर्माता निर्देशक यतिखेर हेटौँडामा छन् र हेटौँडाको ओम चलचित्र मन्दिरमा पनि चलचित्र लफडा प्रदर्शन भइराखेको छ र हेटौँडामा हिजो पनि निकै राम्रो व्यापार गरेको थियो र आज पनि निकै राम्रो व्यापार गरेको रिपोर्ट हामीलाई प्राप्त भएको छ र सिनेमाका वितरक नरेन्द्र महर्जनले चाहिँ हिजो हेटौँडामा हाउसफुल र आज पनि हाउसफुल भएको जानकारी हामीलाई दिनुभएको छ र टिम यतिखेर लफराटी टिम यतिखेर हेटौँडामा छ वेल सिनेमाको थोरै अझै म परिचय गराउँछु झर्ना थापा प्रमोद खड्का मुकेश ठोकार रागिनी खड्के निराजन प्रधान मुकुन्द थापा सुनिल दत्त पाण्डे लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ र द्वन्द्व प्रधान चलचित्र हो चलचित्र लफडा सँगसँगै पारिवारिक र सामाजिक विषयवस्तुलाई पनि चलचित्रले देखाउन खोजेको छ र चलचित्र हेर्ने दर्शकले चाहिँ सिनेमाको चाहिँ मुख्यत एक्सन पक्षलाई चाहिँ धेरै नै दर्शकले रुचाएका छन् र साउथ इन्डियन स्टाइलको एक्सन चाहिँ सिनेमामा रहेको कारणले गर्दा चाहिँ सिनेमा हेर्दा चाहिँ एक किसिमको मजा उनीहरूले पाएका छन् र एक्सनको हिसाबले चाहिँ सिनेमा निकै नै रिच छ र अनि कलाकारको हिसाब पनि राम्रो रहेको छ र नयाँ कलाकारको कामलाई पनि धेरै दर्शकले रुचाएका छन् जहाँ जहाँ सिनेमा प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँबाट राम्रो प्रतिक्रिया पाएको छ र चितनमा भने यो चलचित्र अब दुई चार दिनपछि प्रदर्शनमा आउँदैछ चितनमा के कस्तो गर्ने हो त्यो भने हेर्न बाँकी छ छ अल द बेस्ट फिल्म लफडालाई लफडाको यो गीत सँगसँगै जानकारी सँगसँगै सम्पूर्ण रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघार सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दिक स्वागत छ कार्यक्रमको नाम हो एक्सन कट र एक्सन कट लिएर हामी उपस्थित भइसकेका छौँ अनिर्भित्र म सागर अनि मेरो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुर्याउने काम कन्ट्रोलबाट राजले गरिरहनु भएको छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै इन्टरनेट लाइनको W W W dot radio Arpan dot कमबाट यो प्रोग्राम तपाईँ संसारभर सुनिरहनु भएको छ नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा सुमधुर सुमधुर कर्णप्रिय गीत सङ्गीत साथमा चलचित्रकर्मी सङ्घको रमाइलो कुराकानी प्रस्तुत गर्दै राखेका छौँ कार्यक्रम एक्सन कटमा र सुरुवातमै मैले राखेको थिएँ नेपाली कथन चलचित्र लफडाबाट रमाइलो गीत र लफडाको जानकारी पनि मैले राखिसकेको छु र लफडा यतिखेर देशव्यापी रूपमा प्रदर्शनमा भइराखेको छ र मैले जानकारी राखिसकेको छु र अब कुराकानी गर्छु चलचित्र ग्याम्लर र आज शनिबार चलचित्र ग्याम्लरको काठमाडौँमा प्रेस मिटको आयोजना गरिँदैछ र यादव गुरुङ फिल्मका निर्माता रमेश बुढाथोकी फिल्मका निर्देशक सम्भुजित बासकुडाको सङ्गीत सृजना रहेको छ सिनेमाका गीतहरूमा सुमन सिंह कल्पना साई राजेश माल लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र ग्याम्लरमा र जुवाडेको कथा भनिएको छ चलचित्र ग्याम्लरलाई र सिनेमाबाट यादव गुरुङ निकै आशावादी रहेको छ आशावादी रहेका छन् राज काठमाडौँको एक होटेलमा चलचित्रको च्यारिटी सँगसँगै प्रेस मिटको पनि आयोजना गरिएको छ र सिनेमा अब प्रदर्शनमा आउँदैछ कहिले भन्दा भदौ सात गतेबाट र अब भदौ सात गते सिनेमाको प्रदर्शन मिति जति जति नजिकिँदैछ त्यति त्यति नै सिनेमाका आउने सिनेमाका कलाकार सबैले चाहिँ सिनेमाको प्रचार प्रसारमा निकै लागि परेका छन् वेल ग्यामलरको यो इन्फर्मेसन पछि अब म कुराकानी गर्छु जन्जी र जन्जी जन्जिरको कुराकानी गर्ने हो भने यतिखेर नेपाली फिल्म इन्डस्ट्रीमा जन्जिरको चर्चा धेरै नै भइराखेको छ चर्चा यो अर्थमा कि एकातर्फ चलचित्रको गीतले चर्चा पाइराखेको छ चलचित्रमा समावेश भएको किन गाह्रो गाह्रो लाग्छ कुनै पल यो गीतले पनि चर्चा पाइराखेको छ किनकि यो गीतलाई धेरै नै दर्शक श्रोताले मन पराउनु भएको छ भने अर्को चर्चाको विषय माध्यम बनेको छ नेपाली जन्जिर र हिन्दी जन्जिर एउटै मितिमा प्रदर्शनमा आउँदैछ पचास वर्षको नेपाली फिल्म इतिहासमा एउटै नाम गरेका हिन्दी र नेपाली सिनेमा चाहिँ एउटै मितिमा प्रदर्शनमा आउन लागेका हुन् र यो कुरालाई लिएर पनि नेपाली सिनेमा उद्योगमा लिएर चर्चाको विषयवस्तु भइराखेको छ र भदौ एक्काइस गतेबाट नेपाली जन्जिर र हिन्दी जन्जिर एक आपसमा जुट्दैछ सुबित बस्ने चलचित्रका निर्देशक हुन् भने प्रस्तुतकर्ता करण क्रेजी निर्माता मोहन कृष्ण श्रेष्ठ सङ्गीत टङ्क थोकी सुनिल रावल जयकृष्ण बस्नेत हर्षिका श्रेष्ठ सुस्मिता साई सुमन लामा लगायतका कलाकारको केन्द्रीय भूमिका रहेको छ चलचित्र जन्जिरमा र र निर्देशक शोभित बसुलले भन्दै आइराखेका छन् हिन्दी जन्जिर र नेपाली जन्जिर जुझ्नु एउटा चाहिँ प्रतिस्पर्धाको विषय नभइकन एउटा चाहिँ संयोगको संयोग हो भनेका छन् किनकि चलचित्र जन्जिरको प्रदर्शन डेट चाहिँ उनीहरूले चाहिँ सिनेमाको सुटिङ ताके नै तय गरेका थिए कि भदौ एक्काइस गते सिनेमालाई चाहिँ हल देशव्यापी रूपमा प्रदर्शनमा ल्याउनको लागि उनीहरूले पहिले नै डेट लिएका थिए र सोही मितिमा हिन्दी जन्जिर पनि जुझ्न आएको कारण यो एउटा संयोग मात्र भनेका छन् वेल अब के गर्ने हो त्यो पनि हेर्न बाँकी छ सिनेमाको गीत सङ्गीतले निकै चर्चा पाइराखेको सबैलाई हामी यतिखेर कार्यक्रम एक्सन कोडमा नेपाली कथाको गीत सुन्छौँ निकै चर्चा पाइराखेको पछिल्लो समयमा नेपाली फिल्मको गीतहरूमध्ये निकै चर्चा बटुलेको किन गाह्रो गाह्रो लाग्छ कुनै पल तिमी चाँडा हुँदा टङ्क बुढा थोकेको सङ्गीत अनि स्वरमा नेपाली कथानक जन्जिरबाट रमाइलो गीत यो गीतपछि हामी ब्रेकमा जान्छौँ र ब्रेकपछि फेरि पनि आउनेछौँ खोजेको मैले लाखौँमा सानी मैले आज पाए जस्तो सुनेको मैले कथा कि परी मेरै सामु आए जस्तो खोजेको मैले लाखौँमा सानी मैले आज पाए जस्तो किन नाचु नाचु लाग्छ कुनै पल जब तिमी मेरै सामु हुन्छौ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 फोन शून्य छपन्न पाँच तिरासी दुई सय नब्बे मोबाइल अन्ठानब्बे चार पचास अडचालिस नौ सय छत्तिस साथै हामी कहाँ पर्व अनुसार जालामा विशेष छुट गरिन्छ ओइ सुन्न यार तेरो घर घर अगाडिको बाटो लाइन गएको बेलामा पनि झलमल देख्छु फेरि टिभी पनि हेर्छौ भन्छस् होइन के चमत्कार गरिस् तैँले चमत्कार होइन यार यो त रिस्टुर सन सोलर एन्ड सप्लाइजको कमाल हो त पनि त्यही गएर आजै सोलर किनेर घरमा राख तेरो घर पनि झलमल भइहाल्छ नि हजुर हामी कहाँ विभिन्न किसिमका solar premier solar Waaree solar solar land पाउनुको साथै इन्भर्टर र का ब्याट्रीहरू सुपथ मूल्यमा पाइन्छ साथमा अस्सी वाटको सोलर जडानमा टेबल फ्यान फ्री र एक सय तिस वाटको सोलर जडानमा डिसोम फ्री सम्पर्क restore sun solar and suppliers चोक चैनपुर एक चितवन फोन शून्य छपन्न छ बयानब्बे सात सय पाँच किरण तिवारी अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे दीपक तिवारी अन्ठानब्बे चौध पच्चिस उनानब्बे बिस पुनश्च हामी कहाँ डिस होम पनि पाइन्छ साथमा ग्राहकहरूलाई ध्यानमा राख्दै हाम्रो शाखा गैडाकोटको भिरकुटी चोकमा पनि खुलेको सहर्ष जानकारी गराउँदछौ Study in Japan. Study in Japan. Admission open for January July 2014. Pay money after visa. No visa, no charge. Part time job guarantee. Our future free counseling and processing for study in Japan. Latest syllables with audio, visual with practical based language class.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 सुविधा एवं मोबाइलमा रिचार्ज गर्न सकिने सम्पर्क एभरेस्ट ब्याङ्क लिमिटेड खैरोहनी चार पर्सा चौबिस कोटी चोक फोन शून्य छप्पन्न पाँच बयासी नौ सय साठी ओहो यस्तो राम्रो घर अनि घरमा सुहाउँदो स्विचहरू कहाँबाट ल्याउनु भयो काठमाडौँबाटै होला नि है कहाँ काठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खुलेको आरआर इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ नि सम्पर्क आरआर इलेक्ट्रिक सौराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस नमस्कार म नायक मुकेश ढगाल यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा कार्यक्रम एक्सन कर्ट love ओके ला यो मेरो मन यहाँले गीत सुनिरहनु भएको छ प्रविश अधिकारी र राजेश पाल राईको आवाजमा नेपाली कथन चलचित्र बााउन्सरबाट राखेको थिएँ र चलचित्र बााउन्सर अब प्रदर्शनमा आउँदैछ भदौ चौध गतेबाट र चलचित्रका प्रस्तुतकर्ता प्रशान्त गिरी त्यसै गरी निर्देशक मदन घिमिरे सँगसँगै डिस्ट्रिब्युटर केदार प्राजुले र नायक प्रज्वल गिरी यतिखेर देशव्यापी रूपमा निस्किसकेका छन् सिनेमाको प्रचार प्रसारको लागि र सिनेमा राम्रो भएको कारणले चल्ने कुरामा उनको विश्वास छ वेल ब्रेकपछि फेरि पनि यहाँलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रमको नाम हो एक्सन कट आउने गर्छ प्रत्येक सातक शनिबार बिहान दस बजेको समाचार चार बजी करिब करिब एघार बजीसम्म र कार्यक्रमभित्र रहेर हामीले नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै आइराखेका छौँ र ब्रेक अगाडि मैले कुराकानी गरिसकेको छु लफडा हिजोबाट प्रदर्शनमा आएको छ र जहाँ जहाँ प्रदर्शन भएको छ त्यहाँ त्यहाँ हाउसफुल छ वेल अनि त्यसपछि जन्जिरको कुराकानी पनि मैले गरिसकेको छु ग्यामरको कुराकानी पनि मैले गरिसकेको छु र अबलाई म कुराकानी गर्छु चाँडै नै प्रदर्शनमा आउन लागेको श्रावण छ गतिबाट प्रदर्शनमा आउन लागेको चलचित्र महसुस र यतिखेर महसुसको कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा हुनुहुन्छ चलचित्रका निर्माता कल्याण घिमरे त्यस निर्देशक नवल नेपाल पनि हुनुहुन्छ वेल म उहाँलाई स्वागत गर्छु कल्याणजी ओके कुराकानी गर्न लागिराखेको थिएँ चलचित्र महसुसका निर्माता कल्याण घिमिरेसँग र चलचित्र अब चाँडै नै प्रदर्शनमा आउँदैछ श्रावण अठाइस गतेबाट र नौ नेपाल सिनेमाका निर्देशक हुन् भने सिनेमाका निर्माता हुन् कल्याण घिमिरे र एकछिन हामी गीत सुन्छौँ र गीतपछि हामी कुराकानीको साथमा आउनेछौँ नेपाली कथन चलचित्र महसुसबाट गीत सुन्छौँ र गीतपछि हामी कुराकानीको साथमा आउनेछौँ ओके नेपाली कथन चलचित्र महसुसको गीत यहाँले सुनिरहनु भएको छ र महसुस अब प्रदर्शनमा आउँदैछ र कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा हुनुहुन्छ निर्माता कल्याण घिमिरे कल्याणजी ओके कल्याणजी कल्याणजी हजुर नमस्कार सर नमस्कार यहाँलाई हार्दिक स्वागत छ रेडियो अर्पण एक सय चार पाँच मेगाजको कार्यक्रम एक्सन कोडमा हजुर ओके अब के छ हालखबर यहाँको बताउनुहोस् ठिक छ सर अब अहिले भर्खरै हामी बागमती पुलमा गएर यो बागमती जुन सरसफाइ छ हजुर त्यो सकेर भर्खरै अफिस आइपुगेका छौँ अनि अब एउटा जुन पब्लिसिटीको पनि भयो अनि एउटा जुन सामाजिक कार्य पनि हजुर गर्ने कार्य गरिरहेछ अहिले हजुर अब चलचित्र महसुस प्रदर्शन कहिलेबाट आउँदैछ र देशव्यापी रूपमा यो चलचित्रमा आउँदैछ र कतिवटा सिनेमा घरमा चाहिँ यो फिल्म लाग्ने भयो कतिवटा भन्दा नि मेजर सेन्टरहरू छन् र राम्रा हलहरू छन् होइन हजुर अनि हामीले हल धेरै भन्दा पनि एउटा राम्रो कभर गर्ने ठाउँहरूमा पहिला पहिलो अनि दोस्रो जसरी पहिला सिनेमाहरू रिलिज हुन्थे त्योभन्दा अलिकति फरक तरिकाले रिलिज गर्दैछौँ भने सबैमा लगाएर एक हप्तामा उदाहरण भन्दा बरु फिल्मको टेस्टहरू सबै पनि थाहा होस् राम्रो होस् भन्ने हिसाबमा एउटा त्यो हिसाबमा गरिँदैछ अनि अर्को भनेको साउन बत्तिस गते अब आउने बत्तिस गतेबाट फिल्म देशव्यापी रूपमै हामी चलाउँछौँ तर देशका सेन्ट्रल हलहरूमा मात्रै हजुर ओके अब देशका प्राय स्टेसनमा चाहिँ सिनेमा लाग्ने भयो महसुस श्रावण बत्तिस गतेबाट है हजुर ओके अब सिनेमा कस्तो बनेको छ र यो सिनेमा दर्शकले किन हेर्ने होला श्रीमा हामीले भन्दा पनि अब भोलि दर्शकले हेरिसक्यो थाहा पाउने हो कस्तो छ भन्ने कुरा छ अब हाम्रो त्यो हिसाबमा जति पनि अहिले हामीले सोहरू गऱ्यौँ जस्तो च्यारिटी सोहरू भयो अनि पब्लिक सोहरू जुन गरिएको छ सबैले मन पराउनु भएको छ होइन अनि सबैलाई धेरै पछि एउटा राम्रो पारिवारिक चलचित्र हो यो त होइन अनि पारिवारिक चलचित्र हेर्दाखेरि उहाँहरू एकदमै खुसी हुनुभएको छ हजुर दर्शकहरू मन पराउनु भएको छ हजुर ओके अब श्रावण बत्तिस गते अब धेरै दर्शक जो नेपाली सिनेमा हेर्नुहुन्छ सबैले कुरिरहनु भएको छ श्रावण बत्तिस गतेबाट है र एउटा पारिवारिक सिनेमा एउटा सामाजिक सिनेमा एउटा घर परिवारले सँगै बसेर हेर्न पर्ने सिनेमा बनेको छ महसुस होइन ओके अब सिनेमाको अलिकति आर्टिस्टको कुराकानी गरौँ न है आर्टिस्टको हिसाबले चाहिँ तपाईँले आरएन के के अधिकारी भेनिसा हमालाई लिनको कारण के मान्ने होला जस्तो आर्टिस्टमा के हुन्छ भने चलचित्रको आर्टिस्टहरूको जस्तो हाम्रो यहाँ जे छ फिल्म बनायो भने आफै खेल्ने चलन छ होइन हजुर त्योभन्दा जस्तो फिल्म भनेको मेरो विचारमा मेरो मेरो सोचाइमा के भने फिल्म भनेको पात्र चयन गरेर फिल्म चलचित्र बनाउनुपर्छ जस्तो मेरो चलचित्रमा उहाँहरू तिनजना पात्रहरू फिट हुनुहुन्थ्यो त्यस कारण उहाँहरूलाई लिएको हजुर भनेपछि स्क्रिप्टले जो कलाकार माग्यो तिनीहरूलाई चाहिँ तपाईँले खेलाउनु भयो फिल्ममा होइन यो त्योभन्दा पनि मेरो स्क्रिप्टले मागेको कलाकारहरूलाई पात्रलाई मैले उहाँलाई दिएको हजुर अब श्रावण बत्तिस गते पनि अन्य सिनेमाहरू आउँदैछ नि त ती सिनेमालाई चाहिँ के भन्नुहुन्छ यहाँले अब महसुससँग अन्य सिनेमाहरू जुत्दैछन् सबैले आफ्नो चलचित्र राम्रै भन्छन् होइन म पनि उहाँहरूको चलचित्र त्यस्तो केही भन्नु त्यस्तो भन्न चाहन्न म उहाँहरूलाई अल द बेस्ट राम्रो होस् होइन कुनै पनि नेपाली चलचित्र राम्रो चल्नुपर्छ भन्ने लाग्छ मलाई र नेपाली चलचित्रले राम्रो व्यापार गरेको गऱ्यो भने चाहे जुनै पनि होस् चलोस् भन्ने मन चाहे होस् अब तपाईँकै मितिकै कुराकानी गर्ने हो भने श्रावण बत्तिसमा अब पछिल्लो समयमा किन किन सँगसँगै महसुस पनि रिलिज हुँदैछ है अब किन किन अलिकति पारिवारिक सामाजिक प्रधान चलचित्र नभइकन युथले हेर्नुपर्ने चलचित्र परिवारसँग सँगै बसेर हेर्न अलिकति राम्रो नहुने चलचित्र भन्नुपर्छ किनकि किनकि अलिकति ग्लामरस रहेको छ सिनेमामा है अब महसुस भने एउटा परिवार एउटा सामाजिक प्रधान चलचित्र जो नेपाली सिनेमा हेर्नुहुन्छ ती सबै दर्शकको लागि बनाएको चलचित्र जसले पनि सिनेमा हेर्न सक्नुहुन्छ बच्चादेखि लिएर बुढादेखि लिएर युथदेखि लिएर सबैले है अब के गर्ला यति धेरै चर्चा पाइराखेको छ सिनेमाले के गर्ला भन्नु त हो सर जस्तो अहिले तपाईँ नेपाली चलचित्र भन्ने बित्तिकै जस्तो अहिले मैले किन किन मात्रै होइन अरू पनि त्यस्तो चलचित्रहरू छन् होइन हजुर मैले उहाँलाई जस्तो तपाईँले भनिहाल्नु घरमा बसेर हेर्ने मिल्ने खालको चलचित्र बनेको छ भनेर भन्नुभयो होइन हजुर जस्तो त्यसको ठ्याक्क अपोजिटमा परिवारसँग बसेर हेर्ने मिल्ने चलचित्र बनाएको छु उहाँको त के छ मैले त हेरेको छैन थाहा पनि छैन तर मैले मेरो विषयमा भन्नुपर्दा चाहिँ महसुस पूर्ण पूर्णतया पारिवारिक चलचित्र हो होइन हजुर परिवारको लागि परिवारसँग बसेर हेर्ने चलचित्र हो बाउ आमा परिवारले एउटा इन्टरटेनको साथसाथै एउटा घरायसी माया अनुसार बाप कुराहरू सिक्न पाइन्छ चलचित्रमा हजुर work यो खालको एउटा पारिवारिक चलचित्र बनेको छ अब तपाईँ लामो समयदेखि नै नेपाली फिल्ममा चाहिँ लागि पर्नु भएको छ सिनेमा कस्तो बन्नुपर्छ मात्र युवा पुस्तालाई टार्गेट गरेर बनाइएको सिनेमालाई सिनेमा भन्ने या एउटा परिवार सामाजिक सबै पक्षलाई चाहिँ समावेश गरेर बनाएको सिनेमालाई चाहिँ हामीले सिनेमा भन्ने के भन्नु लाग्छ तपाईँलाई सिनेमा भनेको सबैभन्दा पहिला कुरो एउटा समाजको ऐना हो होइन मैले मेरो बुझाइमा चाहिँ हजुर त्यो भएर समाजमा हामीले के दियौँ भन्ने कुरा पनि सोच्नुपर्छ जस्तो लाग्छ फिल्म भनेको मतलब दुई घन्टा बिताउनुको लागि मात्रै या जे पनि पस्क किन होस् त होस् चाहिँ मलाई लाग्दैन फिल्म भनेको सबैभन्दा पहिले कुरो एउटा आँखालाई अनि मनलाई शीतल हुने खालको चलचित्र हुनुपर्छ त्यस्तो लाग्छ मलाई त्योबाट फिल्म नै बेस्ट हुनुपर्छ भन्ने लाग्छ मलाई त ओके अब तपाईँको छेउमा हाम्रो निर्देशक नवलजी हुनुहुन्छ है दिनुहोस् त एकचोटि ओके यतिखेर मैले कुराकानी गर्न लागिराखेको छु निर्माता कल्याण घिमिरेसँग मैले कुराकानी गरिसकेको छु चलचित्र महोत्सव श्रावण बत्तिस गतिबाट प्रदर्शनमा आउँदैछ र कुराकानीको लागि निर्देशक नवलजी नवलजी हार्दिक स्वागत छ यहाँलाई हजुर धन्यवाद हजुर नमस्कार नमस्कार ओके के छ हालखबर यहाँको भन्नुहोस् त मेरो एकदमै ठिक छ हजुरहरूको आशीर्वाद हो हजुरहरूको सद्भाव हो पत्रकार साथीहरू एफएमका साथीहरू सम्पूर्ण साथीहरूको सद्भावले गर्दा राम्रो भइरहेछ हजुर अब श्रीमान बनाउनु भयो र श्रीमानबाट तपाईँले धेरै नै चर्चा पाइसक्नु भएको छ राम्रो निर्देशकको दाँचोमा तपाईँ पनि पर्नुहुन्छ है अब महसुस कस्तो बनाउनु भएको छ भन्नुहोस् त चलचित्र महसुस श्रीमानकै रङ रगुनले चाहिँ सजिएको छ विषयवस्तु र घटनाक्रमहरू मात्रै फरक हुन् चलचित्र महसुसमा होइन सर हजुर पूर्ण पारिवारिक सिनेमा छ सबैजनासँगै बसेर हेर्न लायकको सिनेमा छ हिजोका दिनमा जसरी श्रीमानलाई सम्पूर्ण नेपाली चलचित्र प्रेमीहरूले माया गरिदिनु भएको थियो मन पराइदिनु भएको थियो त्यही त्यसैलाई चाहिँ निरन्तरता दिनको लागि चलचित्र महसुस मैले बनाएको छु महसुसले पनि श्रीमानको भन्दा अझ बढी उचाइ पाउँछ भन्ने मैले अपेक्षा गरेको हजुर अब नयाँ के दिन खोज्नु भएको छ कि अब श्रीमान पनि एउटा पारिवारिक सामाजिक सिनेमा हो है अब महसुस पनि सामाजिक र पारिवारिक सिनेमा हो भन्नुभयो अलिकति घटनाक्रम चाहिँ अलिकति फरक भन्नुभयो है के छ नयाँ र नौलोपन के छ त महसुसमा नयाँ र नौलोपन भन्दा पनि जीवनलाई सहज र सरल कसरी बनाउने भन्ने कुरा मैले आफ्नो जीवनमा जसरी भोगेको छु त्यही कुरालाई नि मैले चलचित्र महसुसमा उ गरेको छु होइन सर यसो भन्दै गर्दा नवल नेपालको आफ्नो आफ्नै मात्रै कथा राख्यो भन्न खोजेको होइन तर आम नेपालीहरूले आम नेपाली चलचित्र प्रेमीहरूले अथवा नेपाली समाज नेपाली परिवारले सहज र सरल कसरी बनाउने जीवन भन्ने कुरा हो त्यसै गरी अब एउटा परिवारभित्रको सदस्यहरूभित्र घट्ने घटनाक्रमहरू त्यसै गरी युवा र युवती बिच घट्ने घटनाक्रमहरू यी कुराहरूलाई मैले केन्द्रमा राखेको छु एउटा कुरा र अर्को कुरो के भने चलचित्र महसुसमा नौलो कुरो के छ भन्दा पनि चलचित्र महसुस एउटा जीवन हो सर हजुर मैले जीवन नजिक गएर चाहिँ सम्बोधन गर्ने प्रयास गरेको छु हुन त त्यसमा कति म सफल हुन्छु कति असफल हुन्छु त्यो भोलिको दिनले बताउँछ तर सही कुरा चाहिँ के हो भने यो चलचित्रबाट मैले कसैलाई केही सिकाउन खोजेको छैन खालि मैले आफ्नो मन र मस्तिष्कबाट आफ्नो विचार पोख्ने प्रयास गरेको छु जुन विचारलाई आम नेपाली चलचित्र प्रेमी मित्रहरूले चाहिँ अपनाइदिनु हुनुहुन्छ भन्ने मैले विश्वास हजुर सिनेमाको यतिखेर निकै चर्चा परिचर्चा भइराखेको छ सिनेमाको कलाकार सँगसँगै प्राविधिक पछि सँगसँगै गीत सङ्गीतको है अन्तिममा के भन्न चाहनुहुन्छ हामी एकछिन प्रोडक्सन डिजाइनर आशिकाजीसँग पनि कुराकानी गर्नेछौँ र तपाईँसँग अब छिटो हुन्छ अन्तिममा के भन्न चाहनुहुन्छ हिजोका दिनमा नवल नेपालको क्रिएसनलाई आम चितवनवासी लगायत सम्पूर्ण नेपालमा छरिएका विभिन्न चलचित्र प्रेमीहरूले जुन माया सद्भाव दर्शाउनु भएको थियो त्यही माया सद्भावलाई नै फेरि मैले चाहिँ पाउँछु भन्ने आशाका साथ मैले चलचित्र महसुस लिएर यहाँहरूको घर दैलोमा आउन लागेको छु पत्रकार मित्रहरूको सद्भाव पत्रकार मित्रहरूको साथ समर्थन र सहयोगले गर्दाखेरि हिजोका दिनमा श्रीमानले जुन उचाइ पायो चलचित्र महसुसले पनि त्यही उचाइ पाउनेछ भन्ने मैले आश गरेको छु सर ओके अब प्रोडक्सन डिजाइनर छेउमा हुनुहुन्छ आशिका श्रेष्ठ हजुर आशिकाजीलाई म हजुरलाई सम्पर्क गराउँदैछु होइन सर ओके सम्झिनुभयो त्यति टाढाबाट हजुरलाई र हजुरका प्राविधिक साथी र सम्पूर्ण इन्टायर टिमलाई म धन्यवाद दिन चाहन्छु म आशिकाजीलाई यो फोन ओके यतिखेर मैले कुराकानी गरिराखेको थियो निर्माता कल्याण घिमिरे चलचित्र महसुस श्रावण बत्तिस गतिबाट प्रदर्शनमा आउँदैछ नवलजीसँग मैले कुराकानी गरिसकेको छु पहिला कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा प्रोडक्सन डिजाइनर आशिका श्रेष्ठ हुन्छ आशिकाजी हजुर नमस्ते नमस्ते हार्दिक स्वागत छ यहाँलाई रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगाजको कार्यक्रम एक्सन कटमा धन्यवाद ओके अब चलचित्र महसुस श्रावण बत्तिस गतिबाट प्रदर्शनमा आउँदैछ सिनेमाको प्रचार प्रसार कार्य कसरी अगाडि बढ्दैछ बताउनुहोस् त आज भर्खरै हामीले एउटा बागमती सरसफाई भन्ने अभियान राख्यौँ होइन हजुर त्यस पछाडि अब लगतै हाम्रो यो सोमबार हामीले चाहिँ अब जति पनि पशुपतिमा आउने श्रद्धालु भक्तजनहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ एउटा पानी खुवाउने व्यवस्था गर्दैछौँ होइन हजुर हजुर त्यसै गरी अब हामीले च्यारिटी सोहरू पनि गर्दैछौँ आउने छब्बिस गते त्यसै गरी यो चाहिँ काठमाडौँमा हुँदैछ हजुर ओके अब हजुर महसुसको टिमले बेला बेलामा अलिकति पब्लिसिटीलाई चाहिँ अलिकति विशेष महत्त्वको साथ हेरेको छ भनेर धेरै बाहिर आइराखेको छ कहिले चाहिँ सार्वजनिक ठाउँमा गएर स्टिकर टाँच्ने है कहिले चाहिँ अब पशुपतिमा गइसक्नु भएको छ आज भन्नुभयो है सरसफाइदेखि लिएर विविध कार्यहरू अप्नाइराखेको छ प्रचार प्रसारको लागि है किन होला यो नै तपाईँले कार्यक्रम अप्नाउनुको कारण के मान्ने हामीले यो चाहिँ खासमा भन्नुपर्दाखेरि अब नर्मली पब्लिसिटी भन्ने कुरा त जसले पनि गरिरहेकै छ होइन चाहिँ एउटा पारिवारिक र एकदम शुद्ध फिल्म भएको कारणले गर्दाखेरि चाहिँ हामीले पब्लिसिटी पनि त्यही हिसाबले हाम्रो देशलाई हुने गरी वातावरणलाई हुने गरी गरौँ भन्ने हिसाबमा हामीले गरिरहेको छौँ हजुर अब तपाईँ प्रोडक्सन डिजाइनको नाताले सिनेमाबाट कतिको आशावादी हुनुहुन्छ भन्नुहोस् त सरी बुझिनँ सिनेमाबाट यहाँ कतिको आशावादी हुनुहुन्छ हजुर अब आशा त गर्नै पर्छ भर्न आशा गरौँ भन्ने कुरा हो होइन अहिलेको मार्केट धेरै नै आशा गरिएको छ ओके अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा सँगसँगै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com सुनेर बस्नुहुने लाखौँ लाख श्रोता र सिनेमा हेर्ने दर्शकलाई के भन्न चाहनुहुन्छ हाम्रो सम्पूर्ण दर्शकहरूलाई चाहिँ म यो महसुस मुभी एकदम पारिवारिक मुभी हो सबैजना परिवारसहित आइदिनु होला भन्न चाहन्छु यो चाहिँ हाम्रो साउन बत्तिस गते रिलिज हुँदैछ अल नेपाल भनेर भन्न चाहन्छु चाहन्छु यहाँको सिनेमाले राम्रो व्यापार गरोस् शुभकामना सँगसँगै छुट्यौँ नमस्कार ओके यतिखेर मैले कुरा ओके ओके ओके मैले यतिखेर कुराकानी गरिराखेको थिएँ प्रोडक्सन डिजाइनर आशिका श्रेष्ठ र निर्देशक नवल नेपालसँग पनि मैले रमाइलो कुराकानी गरिसकेँ त्यस्तै निर्माता कल्याण घिमिरेसँग पनि मैले रमाइलो कुराकानी गरिसकेँ श्रावण बत्तिस गतिबाट यो चलचित्र प्रदर्शनमा आउँदैछ कुराकानी सँगसँगै गीत सँगसँगै अब भने छुट्टिनु पर्ने हुन्छ प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्ण थ्याङ्क यू सो मच भन्न चाहन्छु कन्ट्रोलबाट सपोर्ट गर्ने राजप्रति आभार व्यक्त गर्दै कार्यक्रम एक्सन कोडबाट म स्वागत छुटिन्छु हवस् त नमस्कार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 सम्पूर्ण समस्याको समाधान भइहाल्छ हजुर नेपाल मेडिकल काउन्सिलद्वारा मान्यता प्राप्त पूर्वी चितवनकै एकमात्र दन्त सेवा केन्द्र Om Sairam dental and research centre प्राली हाम्रा सेवाहरू दैनिक रूपमा दन्त परीक्षण दाँत सफा गर्ने तथा टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत निकाल्ने दुखेको दाँत निकाल्न नपर्ने गरी जरीदेखि भर्ने नयाँ दाँत पनि राखिने नमिलेको दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने दाँतको एक्सरे गरिने दाँत मुख र गिजा सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया गरिने याद राख्नुहोस् जस्तो सुकै नमिलेको बाङ्गो टिङ्गो दाँतलाई नेपालकै वरिष्ठ अर्थोडोन्टिस्टद्वारा मिलाउने सेवा पनि प्रदान गरिन्छ हजुर अब काठमाडौँ र भरतपुर पछि पूर्वी चितवनमा एकमात्र वरिष्ठ oral and dental surgeon doctor Santosh अधिकारीद्वारा नियमित दन्त परीक्षण गरि गरिँदैछ सम्पर्क Om Sairam dental and research centre प्राली रनपा दुई टाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छपन्न पाँच बैसठी सात सय छैसठी मोबाइल अन्ठानब्बे चार पचपन्न बाइस तिन सय चौबिस टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बॉडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR 180 CC 2009-2010 bike of the year award प्राप्त अपाची आरटीआर 160 सीसी ओटिसी र स्कुटी पे प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौ र हाचोक टाढी चितुवन फोन नम्बर शून्य छपन्न पाँच बैसठी शून्य तेह्र पहिलो